नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट आज नयाँ वर्ष दुई हजार सत्तरीको पहिलो दिन हर्ष उल्लासपूर्वक मनाइँदै नयाँ संविधान प्राप्तिका लागि क्रियाशील रहन राष्ट्रपति डाक्टर यादवको आग्रह तत्काल सहमति गर्न प्रमुख दलहरूलाई निर्वाचन आयुक्त ओप्रेतीको आग्रह नयाँ वर्षमा संविधान बनाउने काम पूरा गर्नुपर्ने कंग्रेस सभापति कोइरलाको भनाई ए माओवादी दक्ष दहाल आज चीन जाँदै उत्तर कोरियाको परमाणु मुद्दा संकट मिलेर समाधान गर्न चीन र अमेरिका बीच समझदारी र Indian Premier League IPL cricket अन्तर्गत हिजोको खेलमा मुम्बई इण्डियन्स विजयी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 मनाउने परम्परा छ नयाँ वर्षको वसर पारेर विभिन्न राजनैतिक दल संघ संगठनहरूले आज औपचारिक एवं अनौपचारिक कार्यक्रम गरेर शुभकामना आदान प्रदान गर्दैछन् केही वर्ष यता नयाँ वर्षलाई विशेष महत्वका साथ मनाउने क्रम बढ्दै गएको छ राष्ट्रपति डाक्टर रामभण यादवले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहने नेपालीहरूमा शान्ति सुख समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ राष्ट्रपति यादवले नयाँ वर्ष दुई हजार सत्तरी आरम्भ भएको अवसरमा दिनुभएको सन्देशमा संविधान दिन नसकेको कारण देश र जनताले आर्थिक क्षति राजनैतिक अस्थिरता र संवैधानिक अनिश्चितता लगायतका अनावश्यक बोझ र झन्झट बिहोर्नु परेको र मुलुकले यस्तो भार सधैँभरि थेक्न नसक्ने उल्लेख गर्नु भएको छ पछिल्लो समय देशका सबै प्रमुख राजनैतिक दल र नेता निष्पक्ष स्वतन्त्र र विश्वासिलो निर्वाचन मार्फत नयाँ संविधान सभा गठन गर्ने कुरामा सहमत भएको उल्लेख गर्दै राष्ट्रपतिले प्रमुख दलहरूको सहमतिले सबैलाई आशावादी र उत्साहित तुल्याएको उल्लेख गर्नुभएको छ नयाँ संविधान सभाको निर्वाचनलाई सम्पूर्ण राजनैतिक दल र आम जनसमुदायले नववर्षको उपहारका रूपमा स्वीकार गर्ने कुरामा आफू आशावादी रहेको पनि उहाँले बताउनु भएको छ राष्ट्रपतिले दुई हजार साठीको दशक युगान्तकारी राजनैतिक परिवर्तनका घटनाहरूको कारण चिरकालसम्म नेपाली मानसपटलमा रहने पनि उल्लेख गर्नुभएको छ लोकतान्त्रिक विषा र पद प्रति प्रतिबद्धता सुनाउने राजनैतिक एवं अरू समूहहरूको संख्या दिन प्रतिदिन बढ़दो देखिएको राज्यको समावेशी तथा सकारात्मक विभेद सम्बन्धी नीतिको परिणामस्वरूप सामाजिक भेदभाव निरपेक्ष गरिबी तथा आर्थिक शोषणको घटनामा कमी आएको अनुभव हुन थालेको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ छ दशकदेखि नेपालीले चाहेको स्थायी लोकतान्त्रिक संविधान अझै प्राप्त हुन नसकेकाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै कानूनको शासन सुनिश्चित गर्ने कामलाई हामीले सबैले प्रमुख लक्ष्य बनाउनु पर्ने राष्ट्रपतिले बताउनु भएको छ यसै गरी उपराष्ट्रपति परमानन्द झाले पनि नयाँ वर्ष दुई हजार सत्तरीको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि तथा उन्नति ल्याउने कामना गर्नु भएको छ नेपाली जनताको बलिदानपूर्ण संघर्ष र आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत र सुदृढ सुदृढ गर्नु नै आजको टटकार आवश्यक भन्दै सन्देशमा उपराष्ट्रपतिले राष्ट्रिय सहमति र संवादबाट सबै सक्षमलाई चुनावी प्रक्रियालाई नै निर्धारित समयभित्रै संविधानसभा निर्वाचन सम्पन्न गर्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ र मुख्य निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दलहरूलाई तत्काल सहमतिमा पुग्न आग्रह गर्नु भएको छ पर्वतलाई छैटौं खुला देशमुक्त जिल्ला घोषणा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले दुई सालभित्र स्थानीय निकायको चुनाव पनि गर्नुपर्ने भएकाले चुनावको विरोधमा रहेका दलहरूलाई पनि सहमतिमा आउन आग्रह गर्नुभयो दिनभर कुरा नमिले तर रातपरिपछि दौड़ेर आउने चलन हटाउन दिउँसै सहमति गर्न उप्रेतीको आग्रह छ आयोग एन कानूनको पर्खाइमा बसेको भन्दै उप्रेतीले जति छिटो एन बनाएर आयोगलाई अख्तियारी दिन्छ त्यति नै छिटो चुनाव हुने बताउनुभयो संविधान सभाको एन प्राप्त हुने बित्तिकै सरकारलाई समय तालिका उपलब्ध गराउन हामी तयार हुन्छौ उप्रेतीले भन्नुभयो नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले नयाँ वर्षको अवसरमा शुभकामना दिनुहुँदै नयाँ वर्ष साझा पहिचान र सामर्थ्यको आधारमा संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्न गुरूत्तर जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताउनु भएको छ कोइरालाले मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउन सफल हुनुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ उहाँले सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा सम्पूर्ण नागरिकले जीवधनको सुरक्षा प्रेस स्वतन्त्रता मानव मानवाधिकारको संरक्षण स्वतन्त्र न्यायपालिकाको अनुभूति दण्डहीनताको अन्त्य र जबरजस्ती कब्जा सम्पत्ति फिर्ता पीड़ित एवं विस्थापितहरूले पुनस्थापना जस्ता ज्वलन्त समस्याको समाधान हुनुपर्ने पनि बताउनु भएको छ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चीन जाँदै हुनुहुन्छ उहाँ बिहान एघार बजी एयर चाइनाको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ चीन भ्रमणका क्रममा प्रचण्डले त्यहाँका राष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ आज दक्षिण पश्चिम सर छेद्युङको लागि प्रस्थान गर्ने अध्यक्ष प्रचण्डको टोली आउँदो वैशाख पाँच गते मात्रै बेजिङ जानुहुनेछ चीनमा नयाँ नेतृत्व आएपछि चिनिया कम्युनिष्ट पार्टीको निम्तोमा चीन भ्रमण गर्ने प्रचण्ड पहिलो दक्षिण एसियाली नेता हुनुहुन्छ प्रचण्डको भ्रमण टोलीमा प्रचण्ड पत्नी सीता स्वकीय सचिव चुनामणी खड्का सन्तु दराई र अंगरक्षक दानबहादुर मल्ल लगायत हुनुहुन्छ एक हप्ता लामो चीन भ्रमणका क्रममा नेपालको आर्थिक समृद्धिका विषयमा छलफल गर्ने प्रचण्डले बताउनुभयो सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्ता गरेर संसारकर्मी रोलामिसले विश्व कृतिमान कायम गर्नु भएको छ लगातार बैसठी घण्टा बाह्र मिनटसम्म अन्तर्वार्ता गरेपछि उहाँको नाममा नयाँ कृतिमान बनेको हो विश्वले चिन्नेछ नेपाल भनी नारासहित गएको बिहिबार साढे दस बजे शुरू भएको अन्तर्वार्ता गए राति दस बजेर त्रिचालिस मिनट जाँदा सकिएको थियो तर हरेक घण्टा पाँच मिनट विश्राम लिने समय पनि उहाँले विश्राम समेत नलिएकाले त्यो समय समेत उहाँको नाममा जोडिएको छ यसअघि लगातार बाहन्न घण्टा अन्तर्वार्ता गरेर युक्रेनको टेलिभिजन च्यानल फाइभको पाप्लो कुन्सेभ र Tatiana Guinness book of world रेकर्डमा नाम लेखेका थिए लामेछानेको कृतिमालाई गिनेस बुक अफ ओल्ड रेकर्डले हिजै मान्यता दिइसकेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ प्रसंग बिना देशै चल्न नसक्ने भन्ने एकीकृत नेकपा माओवादीका नेता कृष्ण बहादुर महराको दावीप्रति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 परमाणु कार्यक्रम गर्ने धम्की दिइरहेको उत्तर कोरियाले एक मिसाइल परीक्षणको तयारी गरिरहेको बताइएको छ उत्तर कोरियाले सम्भवतः पन्ध्र अप्रेलमा मिसाइल परीक्षण गर्न सक्ने अधिकारीहरूले बताएका छन् पन्ध्र अप्रेलमा उत्तर कोरियाका संस्थापक किम एल सुङको एक सय एकौं जन्मदिन मनाइँदैछ चार दिन एसिया भ्रमणमा रहेका केरी आजै जापान जाँदैछन् अब खेल समाचार आईपीएल क्रिकेट अन्तर्गत गैरातीको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ निकै रोमाञ्च खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई चार विकेटले हरायो एक रनको लक्ष्य चेन्नईले एक बल बाँकी छँदा पूरा गर्यो अन्तिम ओभरमा पन्ध्र रन आवश्यक रहेको चेन्नईका लागि रविन्द्र जडेजाले एघार तथा क्रिस मोरिसले तीन रन जोडे अन्तिम बलमा दुई रन आवश्यक पर्दा जडेजा एक रन लिँदै क्यास आउट भए पनि एम्पायरले नौ बलको इशारा गरेपछि चेन्नईले रोमाञ्चक जित हात पारेको हो जडेजाले नट आउट अडतिस सुब्रमण्य बद्रीनाथले चौतिस र महेन्द्र सिंह धोनीले तीस रनको योगदान गरे पहिलो ब्याटिङ गरेको बेंगलोरले पूरै ओभर खेलेर छ विकेटको क्षतिमा एक रन बनाएको थियो बेंगलोरका लागि एबी डेभिलियर्सले सर्वाधिक चौसठी र विराट कोहलीले अन्ठाउन्न रन जोडे आइपीएलमा आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद तथा राजस्थान रोयल्स र किङ्स इलेभेन पन्जाब फिर्नेछन् र Indian Premier League IPL cricket अन्तर्गत गैरातीको खेलमा मुम्बई इण्डियन्स विजय भएको छ पुणे वारियर्सलाई एकचालिस रनले हराउँदै मुम्बई तालिकाको पहिलो स्थानमा उक्लिएको छ जितका लागि एक रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित बीस ओभरमा आठ विकेट गुमाउँदै एक रन मात्र बनाउन सक्यो यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले रोहित शर्माको बैसठी सचिन तेन्दुलकरको चौवालिस र दिनेश कार्तिकको एकचालिस रनको मद्दतमा एक रन बनाएको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आज नयाँ वर्ष दुई हजार सत्तरीको पहिलो दिन हर्ष उल्लासपूर्वक मनाउँदै नयाँ संविधान प्राप्तिका लागि क्रियाशील रहन राष्ट्रपति डाक्टर यादवको आग्रह तत्काल सहमति गर्न प्रमुख दलहरूलाई निर्वाचन आयोगको प्रेतीको आग्रह नयाँ वर्षमा संविधान बनाउने काम पूरा गर्नुपर्ने कंग्रेस सभापति कोइरालाको भनाई ए माओवादी अध्यक्ष दाहाल आज चीन जाँदै उत्तर कोरियाको परमाणु मुद्दा संकट मिलेर समाधान गर्न चीन र अमेरिका बीच समझदारी र Indian Premier League IPL cricket अन्तर्गत हिजोको खेलमा मुम्बई इण्डियन्स विजयी आइपिएल क्रिकेटमा भने चेन्नई सुपर किङ्सको जित हौस् बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारताको तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच घर छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं नववर्ष दुई हजार सत्तरी सालको सु अवसरमा हाम्रा सम्पूर्ण शेयर धनी महानुभावहरू सल्लाहकारज्यूहरू विज्ञापनदाता कर्मचारी वर्ग श्रोता वर्ग एवं शुभेच्छुक व्यक्ति तथा संस्थाहरूमा नयाँ वर्षले सबैमा नयाँ उमङ्ग जोस जाँगर पै भई सफलताको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस्